माटोको शरीर माटेमा एक दिन जानेछ हाँसेर यहाँ के गर्छौ तिमी मरणको दिन जिकै छ माटोको शरीर माटेमा एक दिन मिली जानेछ अनिश्चित जीवन मानिसको पानीको भाव जस्तै उडी जाने अनिश्चित जीवन मानिसको पानीको बाप जस्तै उडी जाने लौभान साथी जाने कहा मरण पछि तिम्रो आत्मा लौभान साथी जाने मरण पछि तिम्रो हातमा माटोको शरीर माटेमा एक दिन जानेछ मुक्ति नपाए मृत्यु भए तिम्रो तिम्रो लागि नरकको कुण्ड छ मुक्ति नपाए मृत्यु भए तिम्रो तिम्रो लागि नरक कुण्ड छ प्रभु म विश्वास गरे तिम्रो लागि अनन्त स्वर्ग छ प्रभु म विश्वास गरे तिम्रो लागि अनन्त स्वर्ग छ माटोको शरीर दिन मिली जाने स्वर्गीय पिता को एकले पुत्र औतरली जन्म लिए स्वर्गीय पिता को एलते पुत्र अवतरली जगमा जन्म लिए तिम्रो र मेरो पापलाई बोकी क्रुसमा आफ्नो प्राण दिए तिम्रो र मेरो पापलाई बोकी क्रुसमा आफ्नो प्राण दिए माटोको शरीर मातेमा एक दिन मिले जानेछ माटोको शरीर माटेमा एक दिन मिले जानेछ हाँसेर यहाँ के गर्छौ तिमी मरणको दिन नजिकै छ माटोको शरीर माटेमा एक दिन जानेछ